मैले से गर्दा गर्दै तिमीले मलाई छोडी गयो मैले माया गर्दा गर्दै तिमीले मलाई छोडी गयो आँसु जति झुठो कसम खायो किन झुठो कसम you get